घाम रातको भेट कहाँ भएको छ र प्रिया कहाँ भएको छ र प्रिया ओलिएको फुल्टी टिपी ओलिएको फुल्टी फुल कसले लाको छ र प्रिया कसले लाको छ र फ्रिया जता जता सुख देख्यो उतै साइनो जोड्यो उतै साइनो जोड्यो भन्दिन मधुकीसँग भन्दिन दुखीसँग किन नता तोड्यो किन न छोडी पितलय कसले छ र प्रिया कसले लाको छ र प्रिया ओलिएको फुल्टी पेसिरमा ओलिएको फुल्टी पेसिरमा कसले छ र प्रिया कसले छ र प्रिया हर वर जता उतै पहिला मुड्यो उतै पहिला मुड्यो भन्दिन म उजाड बगर भन्दिन म उजाड बगर किन सटै छोड्यो किन सटै छोड्यो मनैले रोजेको सबै कसले पाको छ र फिरिया कसले पाको छ र फिरिया ओलिएको फुल्टी फेसिरमा ओलिएको फुल्टी फुल कसले लाको